नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश नेरौलासँगै म अच्युत घिमिरेको स्वागत छ कटी सम्वेकको आजको श्रृङ्खलामा हामी कथाकार चेतनाथ आचार्यका कथाहरू लिएर आइपुगेका छौं आज यसै संग्रहभित्र रहेको कथा जीवन चक्करको वाचन गर्दैछौ चेतनाथ आचार्य विभिन्न विधाहरूमा कलम चलाउनुहुन्छ उहाँका रित्तो कोठाको तस्विर र बुद्धको उपहार कथा संग्रहहरू प्रकाशित भइसकेका छन् त्यसै गरी समसामयिक लेख संग्रह मेरा आँखामा चीन र संस्मरण संग्रह चीन चियाउँदा पनि प्रकाशित भइसकेका छन् दुई हजार पचहत्तर सालमा प्रकाशित भएको चेतनाथ आचार्यको कथा संग्रह उपहारभित्रको कथा जीवन चक्करको वाचन अब शुरू हुन्छ तपाईँले मेरो एउटा कविता सुनिदिनै पर्छ उसले ढिपीको शैलीमा भन्यो मलाई सपना हो कि विपना हो जस्तो लाग्यो मैले थाहा पाउँदासम्म ऊ कविता लेख्ने कुरा त परै जाओस् कसैका कविता पनि सुन्दैन थियो कुनै साहित्यिक कार्यक्रममा सहभागी हुनु र साहित्यकारका मन्तव्य तथा साहित्यिक रचना श्रवण गर्नुलाई समयको बर्बादी ठान्ने उही व्यक्ति नै मलाई कविता सुनाउन हतारिएको थियो त्यो पनि जबरजस्ती मैले उसको अनुहार निहालेँ मैले चिनेको कपुर उही हो त एकपटक काठमाडौँको एउटा नियमित साहित्यिक कार्यक्रममा मैले उसलाई आमन्त्रण गरेको थिएँ त्यति बेला उसले मलाई भनेको कुरा झलझल याद आयो उसले भनेको थियो हाई काट्दै कविता गजल र लघुकथा सुन्नुभन्दा क्याबिन रेस्टुरेन्टमा गएर केटीहरूका तिग्रा चिमोड्दै बियर पिउनुमा मजा हुन्छ कता हराउनु भयो उसले मेरा अनुहार अगाडि हात हल्लाउँदा पो म बौरिएँ उसको अनुहार फेरि गहिरोसँग लिहालेँ हो ऊ कपुर नै थियो मैले धेरै वर्षदेखि चिनिरहेको व्यक्ति उसले जे भन्दै थियो त्यो चाहिँ मलाई अझै विश्वास लागेको थिएन उसैका आग्रहमा हामी नजिकैको चिया पसलमा गयौँ उसले गोजीबाट एउटा डायरी झिक्यो उसले त थुप्रै कविता पो कोरिसकेछ म उसको डायरी पढ्न थालेँ ऊ मुसु मुसु हाँस्दै मेरो अनुहार पढ्न थाल्यो सुरुमा कविता गद्यमा थिए धेरैजसो कविताका भाव प्रेममा बहकिएका थिए कविताका लाइन र शब्द चयनबाट सिकारुको सृजना चिन्हलाई त्यति गाह्रो थिएन केही पृष्ठ पछाडि उसले छन्दोबद्ध कविताहरू पनि लेख्ने प्रयास गरेको रहेछ मैले केही कविता पढेर उसको अनुहार च्याएँ मेरो नजर उसका अनुहारमा पर्नासाथ भन्यो कस्ता छन् कविता तपाईँ पहिलेदेखि नै कविता लेख्ने मान्छे धेरै दिनदेखि तपाईँलाई कविता देखाउँ भन्ने सोचेको थिएँ तर उसले तर पछि केही पनि बोलेन कविता राम्रा छन् मैले पनि अरूले जस्तै सजिलो जवाफ उसलाई फर्काएँ मेरो जवाफले कपुर अघाएन उसले भन्यो राम्रा छन् भनेर मात्र कहाँ हुन्छ कविताको भाव शैली शब्द सन्देश सबैको समीक्षा तपाईँले गर्नुपर्छ चियाको चुस्कीसँगै उसले कवि हुनाको गुह्य खोल्यो उसका कविताभन्दा पनि कुरा मिठा थिए अलिक मान्दै बेली विस्तार लगाउन थाल्यो यी कविता जन्मनुको पछाडि पूर्णिमाको ठूलो हात छ कविताका हरेक अक्षरमा पूर्णिमाको अनुहार झल्किन्छ कविताभन्दा बान्की परेकी छन् उनी तपाईँलाई त थाहै छ नि उनी कस्ती छिन् भन्ने कुरा पूर्णिमा कसको कुरा गर्नुभएको म भित्रको जिज्ञासा निस्कियो अस्ति के हो त तपाईँसँगै कुरा गर्दै कालिका स्थानबाट छुट्टिएकी थिइन् उनी कस्तो बुझ बुझाउनुहुन्छ तपाईँ पनि उसले अलिक बढी नै दाँत देखाएर भन्यो तपाईँसँगै गफिएर हिँडेको देखेको हुँ पहिलोपटक मैले म झन् रन्न बुल्लमा परेँ ऊ पूर्णिमासँग कहिले गफिएँ भनेर निधार खुम्च्याएर सम्झिन खोजेँ अह कुनै भ्याउ पाइनँ कुरा नचपाइकन त भन्नुहोस् न ऊ पूर्णिमाको कुरा गर्नुभएको मैले अलिक बेखुसी प्रकट गरेँ अस्ति के हो त तिजभन्दा पहिले तपाईँ पुतली सडकबाट न्यू प्लाजा छिर्ने गल्लीको कफी पसलमा उनीसँग गफ गर्दै हुनुहुन्थ्यो म कुनामा मास्क लगाएर बसेकोले चिन्नु भएन मलाई तपाईँहरूको कुरा खुब मन पर्यो तपाईँ उनीसँग बिदा भएर छुट्टिएपछि पनि मैले उनलाई दस मिनटसम्म पछ्याएँ तपाईँहरू कुनै सांस्कृतिक कार्यक्रमबाट आउनुभएको थियो कपुरले अलिक विस्तारमा भन्यो मेरो दिमागमा अझै पनि घुसेन चैत्य दशैँ आउने बेलामा तिजका कुरा हिसाब गर्दा ठ्याक्कै आठ महिना बित्न लागेछ त्यति बेला कोसँग कफी खाएँ कुनै हेक्का पक्रिन नसकेपछि उसैले सम्झाए त्यो दिन राष्ट्रिय सभागृहमा आयोजित एउटा सांस्कृतिक कार्यक्रमबाट पूर्णिमा र म कालिकास्तानसम्म आएका रहेछौँ उनको नाम पूर्णिमा थियो भन्ने कुरा पनि मैले बिर्सिसकेको थिएँ एकजना महिलाले त्यस दिन कार्यक्रममा कविता प्रस्तुत गरेकी थिइन् मैले उनको अनुहार सम्झन खोजेँ तर सकिनँ पहिलो वैवाहिक जीवन असफल भएपछि कपुर एकल जीवन बिताइरहेको थियो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेपछि महिलालाई हेर्ने दृष्टिकोण अत्यन्त नकारात्मक बनाएको थियो उसले विवाह बन्धनलाई जेल र श्रीमतीलाई तानासाह शासक मान्थ्यो कोही दम्पति खुसी मान्दै सँगै हिँडेको देख्यो भने भुतपुत आउँथ्यो ऊ हेर न पिन्जडामा सुगालाई थुनेर मिठो बोल्न सिकाएको कठै त्यसको जिन्दगी घरबाट बिहान हिँडेपछि फर्किने कुनै टुङ्गो थिएन कपुरको खानको पनि टुङ्गो थिएन उसलाई चिन्ने जान्ने हामी एकाध व्यक्तिले फेरि बिहे गर्नका लागि सल्लाह दियौँ उसले हाम्रो कुरा सुन्दै सुनेन हामीले दबाब दिन थालेपछि ऊ हामीबाटै टाढा भयो कहिले भट्टीमै लडिरहेको हुन्थ्यो त कहिले कता अल्लारिएको छ भन्ने सुनिन्थ्यो पूर्णिमालाई भेटेपछि ऊ कवि भएछ त्यसको पनि कथा निकै रमाइलो गरी सुनायो उसले त्यस दिन तपाईँसँग छुट्टिएपछि पूर्णिमाले फोनमा कुरा गर्दै कसैलाई कवि गोष्ठीमा बोलाएको मैले सुने मलाई माया गर्नेले मेरो कवितालाई पनि माया गर्नुपर्छ जसले मेरा कविता मन पराउँछ म त उसैलाई माया गर्ने हो क्यारे भनेर पूर्णिमाले फोनमा कसैलाई यसो भन्दै थिइन् म पनि त्यो कवि गोष्ठीमा पुगेँ पूर्णिमाको कविता सुनेपछि त म पागलै पाएँ हो त्यही दिनदेखि कविता लेख्न थालेको विगत आठ महिनामा उसले पूर्णिमा सहभागी भएका सबै साहित्यिक कार्यक्रम पत्ता लगाएर सहभागी भएको रहेछ पूर्णिमा सहभागी भएकै मञ्चबाट कविता वाचन गर्ने उसको धोको रहेछ राम्रो कवि बन्नका लागि उसलाई गुरुको आवश्यकता परेर मलाई खोज्दै आएको बतायो कुराले मलाई पनि आनन्द लाग्यो साहित्यले टुटेका मनहरू पनि जोड्छ भनिन्थ्यो साँच्चै हो कि जस्तो पनि लाग्न थाल्यो केही कवितामा त उसले पूर्णिमालाई प्रेम प्रस्ताव गरेको पनि झल्किन्थ्यो मैले उसका कवितालाई केही सम्पादन गरिदिएँ थप केही सुझाव दिएर शुभकामनासहित उसलाई विदा गरेँ दुई महिनापछि फेरि कपुरसँग भेट भयो यसपटक उसँग एउटी युवती पनि साथमा थिइन् उनीहरू जम्का भेट हुनासाथ मैले दुवैजनालाई नमस्ते गरेँ उनीहरू दुवैजनाले थुप्रै सामानहरू बोकेका थिए युवतीले भन्दा कपुरले धेरै सामान बोकेको थियो उनीहरू कतै बजार भरेर फर्किएको प्रतीत हुन्थ्यो ती युवती पूर्णिमा होलिन् भन्ने जिज्ञासा ममा थियो मेरो ओठबाट खुस्किन लागेका बोलीलाई रोक्दै कपुरले भन्यो उनी मेरी साथी रचना हुन् अहिले हामी अलिक हतारमा छौँ पछि कुरा गरौँ ल उसले आँखा सन्काउँदै मलाई कुरा बुझ्न सङ्केत गर्यो भोलिपल्ट ऊ मैले काम गर्ने अफिसमा आयो उसले मेरो टेबलमा कपाल नजर्ने स्याम्पू साबुन टुथपेस्ट अनुहारमा लगाउने क्रिम लगायतका कस्मेटिक सामानहरू राखिदियो होइन के हो यस्तो मलाई यी कुनै सामान चाहिँदैन मसँग पैसा पनि छैन सामान भिडाउन आएको मैले थाहा पाइहालेँ हिजो आज चिन्दै नचिनेकादेखि चिनेका साथीहरू पनि यसरी सामान भिडाउन आउँछन् कोही डिक्सनरी बिडाउँछन् भने कोही विभिन्न विद्युतीय सामानहरू आफ्ना अध्ययनको प्रयोगत्मक अङ्कका लागि भन्दै भिडाउन आउँछन् ए बाबा अब त सामान बोकेको कुनै सुकुमारी केटी आफूतिर मुस्कुराउँदै आएको देखियो भने कता हामफालो हुन्छ मैया मुसुक्क हुँदा पैसा पनि बुसुक्कै हुन्छ मैयाँका ठाउँमा कपुर निच्च गर्दै उभिएको थियो मेरो टेबुल अगाडि बेकार हिजो भेट भएछ भनेर म काममा व्यस्त भएको नाटक गर्दै थिएँ तपाईलाई उपहार दिएको भाउजूलाई पनि हुन्छ धेरै राम्रो हर्बल उत्पादन हो म नियमित रूपमा यही प्रयोग गर्छु कपुर भन्दै थियो गुरु पुरा हर्बल प्रडक्ट हो कमालको छ उपहार भन्छ टेबलमा बग्रेलती सामान थुपारेको छ सेम्पू टुथपेस्ट साबुन बाथफोम तेल के के हो के के म ट्वाल्ल परेर हेरिरहेँ हैट हिजो तपाईँले झन्डै पूर्णिमा भन्नुभयो नि रचनालाई उसले अघिल्लो दिन कि उसँग हिँड्दै गरेकी युवतीको कुरा खोल्यो ती नानी त रचना हुन् अहिले म उनीसँग नजिकेको छु उनको रेस्पोन्स पनि एकदम पोजिटिभ छ यी कस्मेटिक उत्पादन उनकै देन हो अहिले उनको तल म छु हाम्रो पोजिसन त्यस्तो छ उनको तल म छु अनि पोजिसन मैले केही बुझिनँ अनि पूर्णिमा नि मलाई चाहिँ पूर्णिमासँग उसको चक्कर चल्दै होला भन्ने जिज्ञासा थियो मेरो प्रश्नले उसको अनुहार परिवर्तन भयो नसोध्ने कुरा पो सोधेछु जस्तो पनि लाग्यो तैपनि मेरो जिज्ञासा चाहिँ उस्तै थियो या के को पूर्णिमा नि औँसी भन्नु न औँसी बेकारमा पछि लागेर समय मात्र बर्बाद भयो कविताले पनि दुई मनलाई जोड्छ क्या संसारमा सबै कविले ट्रेजेडी परेपछि कविता लेखेका रहेछन् कहाँको जोड्नु बरु छुटाउने काम चाहिँ गर्दो रहेछ कविताले पहिले नै यी रचनालाई भेटेको भए अहिलेसम्म जिन्दगीको गाडी चार नम्बर गियरमा कुदिसक्थ्यो उसले अनुहार मुसार्दै भन्यो हेर्नुहोस् त त्यो कस्मेटिकले मलाई दस वर्ष कान्छो बनाएको छैन त रचनाले त मलाई यसै भन्छन् अब दुई महिना त म अझै तरुनो हुन्छु रे मैले उसको अनुहार हेरेँ मेरो अनुभवमा ऊ अझै पाएको हुँदै थियो तै पनि हो रहेछ भनेर उसका मनलाई सान्त्वना दिएँ के भएर पूर्णिमासँग उनले तपाईँको कविता मन पराएनन् मैले फेरि पूर्णिमाकै कुरा लेखेँ जुन दिन पूर्णिमालाई कविता सुनाएर प्रपोज गर्ने उद्देश्यका साथ गएको थिएँ त्यही दिन दाँतमा ढुङ्गो लागिहाल्यो नि उसले निराशा मेटेको हाँसोसहित भन्यो त्यही कवि गोष्ठीको मञ्चबाट पूर्णिमाको बिहे भएपछि म त कविता नै वाचन नगरी हिँडिहालेँ अनि कविता न सविता मेरो जिन्दगीमा त्यसपछि औँसीले छाइरहेको बेला यी रचनासँग भेट भयो रचनाका बारेमा उसले बेली विस्तार लगायो रचना एउटा नेटवर्किङ कम्पनीमा काम गर्छिन् म पनि त्यही कम्पनीमा तिस हजार रुपियाँ शुल्क तिरेर सदस्य भएको छु मैले आफूभन्दा मुनि तिनजना सदस्य बनाउनु पर्नेछ नेटवर्किङमा मेरो माथि रचना छिन् र म उनको तल छु राम्रो जनसम्पर्क भएका व्यक्तिलाई सदस्य बनाएमा छिट्टै म पनि माथि पुग्ने उपाय रचनाले सुझाएकी छिन् त्यसपछि त सुपरभाइजर अनि शाखा प्रेसिडेन्ट हुँदै स्टारसम्मको तहमा पुगेपछि विदेश भ्रमणमा जाने र महिनाको लाखौँ रुपियाँ कमाइ हुन्छ गुरु ओहो यसले त बोल्न पनि राम्रै सिकेछ खुब गुरु भनेर मलाई तेल लगाउँदैछ अब दुःखै गर्नु पर्दैन तपाईँ पनि सदस्य बन्नु पर्यो तपाईँका त धेरै साथीभाइहरू छन् म त अब अर्को महिना नै सुपरभाइजर भन्छु उसले झ्यालबाट बाहिर हेर्दै भन्यो अनि त प्लेनमा स्वाइँ उडेर विदेश सैर गरिन्छ यार अहिले रचनाले मेरो अन्डरमा खोजिदिएका मान्छेहरू निकै चल्ता पुर्दा छन् उनीहरूसँग पैसा हाल्ने अवस्था नभएकाले मैले तिनैजनाको हालिदिएको छु अब ती तिनजनाले बनाएका सदस्यबाट पनि मलाई कमिसन आउँछ भगवान्ले दिएपछि त छप्पड फाडेर दिन्छन् अनि त रचना र मेरो जिन्दगीको नयाँ अध्याय कोरिन्छ त्यो नेटवर्किङ कम्पनीको सदस्य बनेपछि कस्मेटिक उत्पादन पनि बेच्नुपर्ने रहेछ उसले चाहिँ म जस्तै अरूलाई सित्तैमा ती सामग्री बाँड्दो रहेछ आ के को बेच्नु आफ्नो पोइन्ट पुग्ने गरी म त यसरी नै बाँड्छु पछि आफ्नो अन्डरमा भएकाहरूले धमाधम बेच्न थालेपछि त सुती सुती पैसा आउँछ त्यतिखेर त म पनि सानोतिनो बिलगेट्स हुन्छु यार कहिले यार र कहिले गुरु भन्दै ऊ गफमा यसरी उड्दै थियो जसरी ढुकुर बेगिएर एक रुखबाट अर्को रुखमा पुग्छ उसलाई पैसाको खासै जरुरत पनि थिएन हामी जस्तालाई पो कसैलाई सानो उपहार दिन पनि तीन पटक सोच्नुपर्छ रचनालाई मन पराएकै कारणले ऊ त्यो नेटवर्किङमा छिरेको बताउँदै थियो रचनाले बेच्नुपर्ने सामान पनि उसले किनिदिएर साथीभाइलाई बाँड्दो रहेछ मैले उसको उपहार नलिने बताएपछि उसले भन्यो घरमा राख्ने ठाउँ पनि छैन यार बरु सकेपछि मलाई भन्नु म अरू पनि ल्याइदिन्छु ऊ सपनाको महल हावामा ठड्याउँदै थियो उसको व्यवसाय जे भए पनि उसले रचनासँग जोडी बाँध्ने कुराले म केही आशावादी भएँ यो मान्छे कहिलेसम्म यस्तो पेन्डुलम भएर हिँड्छ तपक्क एउटा कुनै निश्चित पेसा व्यवसाय गरेर खाए त भइहाल्छ आफ्ना पुर्खाले कमाएको सम्पत्ति उडाएर यसलाई कति दिन पुग्छ भन्ने मलाई लागिरहेको थियो उसलाई रचनाले साथ दिएमा उसको यात्रा फेरि लिकमा फर्कने कुरामा म केही खुसी भएँ उसलाई फेरि शुभकामना दिँदै मैले विदा गरेँ ल अब तिमी पनि राम्री भएर हिँड मैले उसले बोकेका उपहारहरू बोकेर साँझमा घर गएँ दण्ड कस्मेटिक देख्दा बल्ल आज श्रीमती खुसी होइन् भनेर मक्ख म परेको थिएँ घरमा पुगेर मैले श्रीमतीका हातमा झोला दिँदै भने उनले झोलाबाट सामान झिकेर ओल्टाई पल्टाई हेर्न थालिन् उनको अनुहार खुसीले चम्किनुको साटो अलिक आश्चर्यभावले प्रताडित बन्यो होइन तपाईँ पनि फस्नुभयो कि के हो आज दिउँसो टेलिभिजनले यस्तै सामान देखाएको थियो कुन नेटवर्किङले यस्ता नक्कली सामान बेच्ने र महँगोमा पैसा असुल्ने गर्छ अरे नि त सबलाई प्रहरीले पक्रेको पो देखाएको थियो त मैले श्रीमतीको कुरामा उति विश्वास गरिनँ सामान कसरी आयो भन्ने बारेमा पनि तत्काल बताउन आवश्यक ठानिनँ कोठामा टिभी खुल्लै थियो स्क्रोलिङ समाचारमा श्रीमतीले भनेकै बेहोराको विवरण कुद्दै थियो समाचारका समयमा मैले अधैर्यका साथ फर्किएँ समाचारमा प्रमुख विषय नै उही थियो दिउँसो कपुरले मलाई जुन नेटवर्किङ कम्पनीको कुरा गरेको थियो उही कम्पनीमा प्रहरीले छापा मारेर केही सञ्चारकलाई पक्राउ गरेको रहेछ अवैध नेटवर्किङ ठगी र नक्कली कस्मेटिक सामान बिक्री गरेको अभियोग रहेछ मैले तुरुन्तै कपुरलाई फोन गरेँ घरको टेलिफोनबाट गर्दा नउठाएपछि मैले मोबाइलबाट गरेँ उसले फोन उठायो होइन के आइलाग्यो यार यस्तो रचना पनि सम्पर्कविहीन भएकी छन् कसैले सोध्यो भने म सो कम्पनीमा आबद्ध रहेको नभन्नु है निकै आत्तिको थियो कपुर श्रीमतीले यस्तो कस्मेटिक प्रयोग गर्नु हुँदैन भन्दै कता झट्टी आनिन् कुनी मैले दोहोऱ्याएर देख्दा पनि देखिनँ समयको गतिसँगै कता म कपुरलाई सम्झन्थेँ के गर्दै होला रचना भेट्यो कि भेटेन भन्ने जिज्ञासाले उसलाई फोन गर्ने प्रयास गर्दा कहिल्यै सम्पर्क भएन एक दिन बाटामै भेट भयो उसले मलाई एनटिसीको नयाँ नम्बर पनि दियो राइट झन्डै भूमिगत भयो नि उसको उही गफाडी पारामा भन्यो रचनाको पनि पत्तो छैन उसको साथीले भने कि ऊ त पहिले नै बिहे पो गरेको रहेछ खै मलाई त अझै पनि विश्वास छैन रचना विवाहित हो भन्ने कुरामा हामी बाटोमा हिँड्दै कुरा गर्दै थियौँ उसले एक हजार रुपियाँको एनसेलको रिचार्ज कार्ड किन्यो ऊ मान्छे नै त्यस्तै छ फोन बोक्छ एनटिसीको अनि रिचार्ज कार्ड चाहिँ एनसेलको किन्छ म मनमा नै हाँसेँ एकजना साथीका लागि भनेर मेरो दुविधा हटाइदियो तपाईँ फेसबुक चलाउनुहुन्छ कि हुन्न यो त कमालकै चौतारो रहेछ कस्ता दयालु र मायालु मान्छे भेटिँदो रहेछन् भने के भन्नु र उसको फेसबुकका कुराको छेउटुप्पो केही मेसो भएन मलाई अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ श्रुति सम्वेकमा हामी कथाकार चेतनाथ आचार्यको कथा संग्रह उपहारभित्र संग्रहित कथा जीवन चक्करको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन केही बेरमा लिएर आउनेछौं उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज कथाकार चेतनाथ आचार्यको कथा संग्रह उपहारभित्र संग्रहित कथा जीवन चक्करको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ एक दिन बाटामै भेट भयो उसले मलाई एनटिसीको नयाँ नम्बर पनि दियो हैट झन्डै भूमिगत भयो नि उसको उही गफाडी पारामा भन्यो रचनाको पनि पत्तो छैन उसको साथीले भने कि ऊ त पहिले नै बिहे पो गरेकी रहेछ खै मलाई त अझै पनि विश्वास छैन रचना विवाहित हो भन्ने कुरामा हामी बाटामा हिँड्दै कुरा गर्दै थियौँ उसले एक हजार रुपियाँको एनसेलको रिचार्ज कार्ड किन्यो ऊ मान्छे नै त्यस्तै छ फोन बोक्छ एनटिसीको अनि रिचार्ज कार्ड चाहिँ एनसेलको किन्छ म मनमा नै हाँसेँ एकजना साथीका लागि भनेर मेरो दुविधा हटाइदियो तपाईँ फेसबुक चलाउनुहुन्छ कि हुन्न यो त कमालकै चौधारो रहेछ कस्ता दयालु र मायालु मान्छे भेटिँदा रहेछन् भने के भन्नु र उसको फेसबुकका कुराको छेउटुप्पो केही मेसो भएन मलाई एक दिन हनुमान ढोका प्रहरी कार्यालयले फोन गर्यो प्रहरीको फोन आउँदा मनै झसङ्ग भयो तुरुन्तै आउनु भनेपछि गएँ प्रहरी कार्यालयमा त कपुर पो रहेछ उहाँ नै हो कपुरले म पुग्ने बित्तिकै मलाई प्रहरीका सामु पेश गर्यो लौ यो मोराले के बिगार्यो र मलाई पो पक्राउनु लागेछ भनेर मुटु नै ढक्क फुल्यो प्रहरी अधिकारीले मसँग केही सोधपुछ गरे कुरो सबै थाहा पाएपछि मलाई हाँसो उठ्यो कपुर फेसबुकको सञ्जालबाट भावना नामकी महिलासँग प्रेममा फँसेछ ती महिलाको मिठो बोली र प्रेमिल वार्तालापले कपूरले उसलाई पैसा पठाउन थालेको रहेछ उनीहरू बीचमा चाँडै बिहे गर्ने कुरा पनि भएको रहेछ पहिले पहिले त एनसेलका हजारका रिचार्ज कार्डहरू दिँदै आएको कपुरले बिहे गर्ने आशमा पछि हजारौँ नगद दिएछ बिहे गर्ने टुङ्गामा पुगेपछि महिला फेसबुक र मोबाइलबाट सम्पर्कविहीन भएपछि ऊ प्रहरी गुहार्न पुगेको रहेछ प्रहरीले ती महिलालाई ल्याउँदा थाहा भयो कि उनी त विवाहित मात्र नभई दुई छोराछोरीकी आमा पनि रहेछन् श्रीमान वैदेशिक रोजगारमा रहेका बेला उनले कपुरलाई दुहुनो गाई बनाएकी रहेछन् यसबारेमा कपुरले मलाई साक्षीमा राखेको रहेछ एक हजार रुपियाँको एन्सेलको रिचार्ज आश नगरोस् ती महिलाका श्रीमान पनि विदेशबाट आएका रहेछन् सामाजिक सञ्जालका अनगिन्ती समस्यामध्ये एउटा सानो समस्या थियो कपुरको मुद्दा प्रहरीले हप्की दप्की गरेर एउटा कागज गराएर सबैलाई बिदा दियो कपुर हिस्स बुढी हरिया दाँत भने जस्तै हह गर्दै हिँड्यो कपुरसँग हनुमान ढोकाबाट छुट्टिएको केही महिनापछि म कार्यालयको भ्रमणको सिलसिलामा पोखरा पुगेको थिएँ पोखराको महेन्द्र पुलमा कपुरसँग अकस्मात भेट भयो जोगीले लगाउने जस्तो गिरु वस्त्रमा टलिँदै गरेका समूहमा एकजना थियो ऊ मैले उसलाई बोलाएँ निकै बेर गफ गरेपछि साँझ लेक साइडमा भेट्ने कुरा भयो बल्ल बल्ल आज भेट भयो हिँड्नुहोस् यसो रेस्टुरेन्ट जाउँ मैले उसको हात समाएर भने तपाईँको भोगाईहरू मलाई सुन्न मन लागेको छ यतै चौतारामा बसेर कुरा गरौँ न मैले रेस्टुरेन्टमा खाने गरेको छैन उसका प्रत्युत्तरले मलाई सपना हो कि विपना जस्तो लाग्यो रेस्टुरेन्टमा मासुको लटपट हुन्छ म लसुन प्याज केही पनि खान्न म उसका कुराले अचम्ममा परे होइन तपाईँ त्यही कपुर त हुनुहुन्छ जसलाई म धेरै वर्षदेखि चिन्छु तपाईँले सबैका मासु एउटै हो भन्दै सबै जीवजन्तुको मासु खानुहुन्थ्यो अनि अहिले फेरि किन मलाई रोक्दै उसले भन्यो हो जिन्दगीमा सबै कुरा खाइयो मासु सबैको एउटै हो भन्ने कुरा मैले बुझेर नै खान छोडेको अहिले योग शिविरमा आएको हामी सबै योगीले सादगी जीवन जिउनुपर्छ अरे पर्छ अरे कसले भनेको नि यस्तो कुरा यो तपाईँ आफैले त भनेको अवश्य होइन मेरा प्रश्नलाई उसले अरुचिपूर्वक लियो ऊ सकेसम्म चाँडो मबाट छुटेर जान चाहन्थ्यो मलाई भने उसको जीवन अझै बुझ्न रहर लाग्यो धेरै कर गरेपछि उसले आफू योगी हुनुको मुख्य कारण बतायो फेसबुकमा धोका पाएर म जिन्दगीदेखि विरक्ति र रक्सी खाने बानीमा फसेँ रक्सी त पहिले नैदेखि खाने गर्थेँ तर फेसबुकमा भावनाले फसाएपछि म साह्रै निराश बने मलाई बेहोसी अवस्थामा कसैले उपचारका लागि शिविरमा पुर्याएछ शिविरमा एकजना योगिनी भेटिन् उनको नाम सृजना हो उनै सृजनाले मलाई तामसीबाट सादगी बनाइन् जुन जुन योग शिविरमा सृजना जान्छन् म पनि त्यहीँ त्यहीँ जान्छु तपाईँ साँच्चै सादगी बन्नुभएको कि सिर्जनाका लागि त्याग हो मैले उसको मन चोर्न चाहेँ यदि तपाईँ आत्मादेखि नै सादगी बन्नुभएको छ भने त्यो खुसीको कुरा हो तर आत्मालाई ढाँटेर कति दिन तपाईँ छलिनुहुन्छ र मैले आत्मालाई छलिरहेको छु अथवा सिर्जनालाई त्यो थाहा छैन निकै भावुक भएर उसले मनमा गुम्सेको गुजुल्टोको पोयो फुकायो जुन दिनदेखि मैले सिर्जनालाई देखेँ त्यही दिनदेखि उनीप्रति म समर्पित भएँ उनी मेरा लागि साक्षात देवी जस्तै हुन् उनले मलाई कुलतबाट झिकिन् उनको बोली वचन साह्रै राम्रो छ मलाई सिर्जना भए पुग्छ अरू चाहिँदैन त्यही भएर सादगी भनेको हो तपाईँले सृजनालाई मन पराउँछु भन्ने कुरा उनलाई थाहा छ मैले प्रश्न गरेँ उनको धारणा चाहिँ के छ नि उहाँलाई मात्र होइन योग शिविरमा सबैलाई थाहा छ उसले साँझको फेवातालमा टल्किरहेका जुनलाई हेर्दै भन्यो उहाँले मलाई सबै कुरामा साथ दिनुहुन्छ मेरो जीवन पनि ढलिसक्यो उहाँ पनि अद्वैसी हुनुहुन्छ सबैलाई साथ त चाहिन्छ भन्नुहुन्छ उहाँ त्यही भएर हामी एकै रथका दुई पाङ्रा हौँ तर तर के नि मैले सोधेँ ऊ अझै केही कुरा लुकाउँदैछ भन्ने मलाई लाग्यो योगी जीवनमा बिहे गर्न पाइन्न भन्ने छ तैपनि उहाँले मसँग बिहे गर्ने मानसिकता बनाउनु भएको छनक पाएको छु फेवातालको पानीको मधुर छायामा उसको अनुहारको धुमिल छाया देखिन्थ्यो उहाँ जिन्दगी नै मसँगै बिताउने भन्नुहुन्छ कुरा गर्दा गर्दै मैले पनि खाना खान बिर्सिएछु साथीहरू रेस्टुरेन्टमा कुरिरहेका होलान् भन्ने मलाई लाग्यो कपुर पनि आफ्नो योग शिविरमा खाना खानका लागि जान हतारियो हामी छुट्टियौँ समयको चक्र घुमिरह्यो कपुरका बारेमा ममा जिज्ञासा बढ्दै गए पनि सधैँ उसकै पछि दौडिन समय थिएन पोखरामा भेट भएपछि दुई वर्षसम्म उसँग भेटै भएन एक दिन श्रीमती र म साँझका हिँडाइमा निस्केका थियौँ एकजना जडिया बाटाको ओल्लो छेउ र पल्लो छेउ गरेर हामीपट्टि नै आउँदै थियो श्रीमतीले मलाई सचेत गराउँदै अर्को छेउतिर लागिन् ऊ त हामीपट्टि नै आयो उसले नमस्ते गर्दै भन्यो तपाईँहरूको जोडी सधैँ यस्तै रहोस् कति मिलेको दम्पति अनि माया पनि उस्तै उसको मुखबाट वास्स रक्सीको गन्ध आइरहेको थियो अरे यो त कपुर पो मेरा मुखबाट फुसुक्कै शब्द निस्किहाल्यो उससँग प्रत्यक्ष भेट्दा म सधैँ तपाईँ भन्थेँ मेरा मुखबाट निस्केका बोलीले मैला अप्ठ्यारो बनायो दारी नकाटेको र थोत्रा तथा मैला लुगा लगाएको कपुरले मलाई नचिन्ने कुरै थिएन हो म त्यही कपुर हुँ जसलाई तपाईँले कविता लेख्न सिकाउनु भएको थियो आफ्ना छातीमा दाहिने मुर्की ठोक्दै भन्न थाल्यो त्यही कपुर जसलाई पूर्णिमाका कविताले झुन्ड्यायो त्यही कपुर रचनाको नेटवर्किङमा अल्छियो त्यही कपुर भावनाको फेसबुकमा फस्यो हो त्यही कपुर उसले प्रहरीले जस्तै सलाम गर्दै भन्यो चिन्नु भएकोमा धन्यवाद मलाई अरू कसैले पनि चिन्दैनन् उसको बोली पनि स्पष्ट बुझिने थिएन श्रीमती त्यो जडियाबाट चाँडै छुटाउने प्रयत्नमा एक हातले आफ्नो नाक थुनेर मलाई तान्दै थिएन मलाई चाहिँ एउटा कुरा सोध्नु थियो अनि हतार हतार सोधेँ कपुर अनि सृजनाको त कुरै गर्नु भएन नि सृजनाको कुरै नगर्नुहोस् उनलाई दैवले चुँडेर लग्यो कपुरले रोदन मिसिएका स्वरमा भन्यो उनलाई क्यान्सर भएको रहेछ उनी मेरै काखमा मरिन् क्यान्सरको पीडा लुकाएर उनले मलाई सादगी बनाएकी थिइन् अब यो धरतीमा सृजना छैनन् म कसका लागि बाँच्ने म कसका लागि सादगी बन्ने म फेरि स्वतन्त्र भएको छु मलाई उसका कुराले निकै नरमाइलो लाग्यो तपाईँ फेरि यसरी कुलतमा लागेको थाहा पाउँदा सृजनाको आत्माले शान्ति पाउँछ त जसलाई तपाईँ भगवान् भन्नुहुन्छ उसकै आत्मा किन बिथोल्नुहुन्छ मैले उसलाई सुधार्ने झिनो आशामा भने त्यही सृजनाको आत्माको शान्तिका लागि त म यस बाटोमा लागेको हुँ म चाँडै यस धरतीबाट बिदा भएर उनलाई भेट्न जान्छु तर खै मलाई न गाडीले हान्छ न त यो रक्सीले लान्छ सबैले मलाई जड्याएर पागल भन्छन् तर कसैले मार्दैनन् मैले कहिले भेट्ने सृजनालाई लो मलाई सुझाव दिनुहोस् आखिर मैले सल्लाह माग्ने व्यक्ति तपाईँ मात्र हुनुहुन्छ ऊ घुँडा टेकेर मेरो अगाडि बस्यो उसको कपाल लट्टा परेको थियो शरीरबाट दुर्गन्ध आइरहेको थियो म बडो अलमरमा परेँ उसलाई न म उठाउन सक्थेँ न त्यत्तिकै छोडेर हिँड्न सक्थेँ कस्ता कस्ता पागल नमुनासँग कुरा गरेको बिचबाटमा श्रीमतीले मलाई कपुरबाट तानेर लगिन् होइन यस्ता आइटमसँग कहिले दोस्ती गर्न भ्याउनु भयो मेरा कानमा कपुरको स्वर ठकिँदै थियो भाविजीलाई मेरो नमस्ते तपाईँहरूको जोडी अमर रहोस् श्रीमतीले चाँडो चाँडो कपुरको पुकाराबाट ओझेलमा पारिन् यी को हुन् भन्ने तिमीलाई थाहा छ यिनले कुनै साहित्यकारले व्यक्त गर्न नसक्ने जीवन भोगेका छन् यिनीसँग दर्जनौँ उपन्यासमा नभएका कथाको बकारी छ यिनी एउटै जिन्दगीमा कैयौँ जीवन भोग्ने भुक्तभोगी हुन् यिनीसँगको एक घण्टाको कुराकानी विश्वविख्यात वैज्ञानिक र प्राध्यापकको लेक्चरभन्दा घत लाग्दो हुन्छ मैले श्रीमतीलाई भने अँ हजुर मैले प्रत्यक्ष देखेँ यहाँको महान दार्शनिक महापुरुषको दर्शन पाएर म पनि आज धन्य भएँ श्रीमती मलाई व्यङ्ग्य गर्दै थिइन् मलाई चाहिँ श्रीमतीको व्यङ्ग्य बाँडभन्दा कपुरको यथार्थले बढी खोज्यो यो तपाईँले सुन्नुभएको कथाको शीर्षक जीवन चक्कर हो हामीले यसलाई कथाकार चेतनाथ आचार्यको उपहार कथा सङ्ग्रहभित्रबाट लिएका हौं चेतनाथ आचार्यको यो कथा वाचन श्रुति सम्वेगमा तपाईँलाई कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो इमेल ठेगाना S H R U T I Shruti at U N N dot com dot N P रहेको छ कथाकार चेतनाथ आचार्यको रित्तो कोठाको तस्बिर दुई हजार अडसठी बुद्धको उपहार दुई हजार एकहत्तर कथा संग्रहहरू प्रकाशित भइसकेका छन् भने उहाँको समसामयिक लेख संग्रह मेरो आँखामा चीन दुई हजार बहत्तर र संस्मरण संग्रह चीन चियाउँदा दुई हजार चौहत्तर प्रकाशित भएको छ उपहार कथा संग्रह दुई हजार पचहत्तर असोजमा पहिलोपटक प्रकाशित भएको हो कथाकार चेतनाथ आचार्यको उपहार कथा संग्रहभित्रको यो कथाको वाचनसँगै आजको श्रुति सम्वेकबाट प्राविधिक साथी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे विदा हुन्छौँ जाँदा जाँदै यो गीतका साथ शुभरात्रि भन्छौँ नमस्कार शुभरात्रि निन्द्राबाट बिउझाइदिन सपनीमा आउनेले निन्द्राबाट बिउझाइदिन सपनीमा आउनेले मुटु मेरो चुडी लागिन् झुठो माया लाउनेले निन्द्राबाट बिउझाइदिन् सपनीमा आउनेले निन्द्राबाट बिउझाइदिन् सपनीमा आउनेले मलाई कुरी बस्थिन् अञ्जुलीमा फुल बाटो बाटोभरि छल्थिन् कुनै दिन चौतारीमा मलाई कुरी बस्थिन् अञ्जुलीमा फुल बाटो बाटोभरि छल्थिन् तर आज बिर्सिदिन उनको मेरो प्रीता तर आज बिर्सिदिन उनको मेरो प्रीत दुबै मिली गाए काती उकालीमा गीत दुबै मिली गाए काती उकालीमा गीत मुटु मेरो चुडी लगिन झुठो माया लाउनेले निन्द्राबाट दिन। सपनीमा आउनेले निन्द्राबाट बिउझाइदिन् सपनीमा आउनेले आजसम्म हाम्रो गीत देउरालीले गाउँदैछ खोला नाला माया बोकी हामीलाई खोज्दैछ आजसम्म हाम्रो गीत देउरालीले गाउँदैछ खोला नाला माया बोकी हामीलाई खोज्दैछ मिलनमा हाँस्ने फुल लाजले आज झुके छ मिलनमा हाँस्ने फुल लाजले आज छ झुठो माया लाउने देखि जुन तारा लुके छ झुठो माया लाउने जुन तारा छ मुटु मेरो चुडी लगिन झुठो माया लाउनेले निन्द्राबाट दिन सपनीमा आउनेले निन्द्राबाट दिन सपनीमा आउनेले